नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगाले सँगै खबर कक्षबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकोट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरूसँगै इन्टरनेट र अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकोट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू वीरकोटमा सञ्चालित मुख्यमन्त्री वातावरण कृषि नमुना गाउँ कार्यक्रमको अनुगमन नागरिकका समस्या बुझ्न नगर प्रमुख गैरे वीरकोटमा अध्यक्ष खत्रीद्वारा एक लाख बढी सहयोग सहित समाज जापानद्वारा करोड बराबरको अक्षकोष निर्माण अभियान सञ्चालन जैमिनीमा विद्यालयमा नै खाजा उपलब्ध गराउँदा विद्यार्थी खुसी र करिडोर स्तरोन्नति धमाधम बागलुङ खण्ड फराकिलो बनाउने काम अस्सी प्रतिशत सकियो बागलुङ रङ्गशालाको डिपिआर बन्यो अझै काम भएन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 कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो गण्डकी प्रदेश सरकारबाट विनियोजित पच्चिस लाखको लागतबाट सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत बाख्राको खोर तियसोदा एक बोयर बाख्रा दस तनेल चालिसवटा र सुधार गरिने ढुङ्गानाले बताउनुभयो त्यस्तै अनुगमनको क्रममा गण्डकी अनुगमनको क्रममा प्रदेश सरकारले सञ्चालन गरेको कार्यक्रममा प्राविधिक सहयोग नगरेका कारण काम गर्न असहज भएको स्थानीयले गुनासो गरेका थिए कार्यक्रम बिरको कृषि सहकारीका अध्यक्ष मनबहादुर दरलामीको अध्यक्षता तथा सामाजिक कार्यकर्ता पदम समाली सलामीको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्रका नागरिकहरू नगर समुद सदरमुकाम तथा जनप्रतिनिधिसँग सम्पर्कमा आउन नसक्दा पछाडि परेको समुदाय स्तरमा भेटघाट कार्यक्रम सञ्चालन भइरहेको छ यसैबीच आज गलकुट नगरपालिकाका वडा नम्बर आठको बिरकोटमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरीले गलकुट नगरपालिकाबाट विनियोजित योजनामा रकम अपुग भई अल्पत्र भएको योजनाको लागि चालु आर्थिक वर्षभित्र रकम उपलब्ध गराई योजना पूरा गर्ने बताउनु भएको थियो समाज जापानले एक करोड बराबरको अक्षकोष निर्माण अभियान प्रारम्भ गरेको छ विभिन्न पेसा व्यवसाय तथा रोजगारीको सिलसिलामा देश तथा विदेशमा वैदेशिक रोजगारीको अवस्थामा आइपर्ने अब समस्यामा समाजबाट सहयोगको अपेक्षा सहित अपिल हुने तथा भइपरि आउने विभिन्न प्रकारका विपदमा छिटो छरितो रूपमा सहयोग पुर्याउन सकियोस् भन्ने उद्देश्यले समाजले अक्षय कोष स्थापना गर्न लागेको हो पहिलो चरणमा एक करोड बराबर धनराशि सङ्कलन हुने उद्देश्यसहित प्रारम्भ गरिएको अभियानमा को सञ्चालनको विधिबारे समाजले विस्तृत बैठकमा निर्णय गर्ने भएको समाजका अध्यक्ष एम खत्रीले बताउनुभयो हाल विश्वभरि फैलिएको कोभिड उन्नाइसका कारण समाजको प्रत्यक्ष उपस्थितिमा विशेष छलफल प्रभावित क्षेत्रमा सहयोग गर्दै आइरहेको थियो त्यो समयमा त्यो समेत कोभिडका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 खुवाउन थालेको हो विद्यालयमा नै खाजा पाउने भएपछि खुजु मात्रै होइन शान्ति माध्यमिक विद्यालयको प्राथमिक तहमा अध्ययन गर्ने सबै विद्यार्थी खुसी छन् जैमिनी नगरपालिकाका सबै विद्यालयमा प्राथमिक विद्यालयका विद्यार्थीको लागि खाजा कार्यक्रम सुरु भएको छ नेपाल सरकारले चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै सुरु गर्ने भनेको यो कार्यक्रम कोभिड उन्नाइसका कारण रोकिएको थियो कोरोना महामारीका बीच सञ्चालन भएका विद्यालयहरूमा खाजा कार्यक्रम सुरु भएपछि नयाँ उत्साह छाएको शान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक एमबहादुर जीषीले बताउनुभयो बहाना बनाएर विद्यालय नआउने विद्यार्थी पनि खाजा खाजा पाएपछि हौसियर विद्यालय आउँछन् जीसीले भन्नुभयो खाजामा एकरूपता र विद्यार्थीलाई विद्यालय ल्याउने कडी बन्ने भोखाजा विद्यालयका तीन पालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत प्राथमिक विद्यालय तहका विद्यार्थीलाई निशुल्क दिवा खाजाको व्यवस्थापन गरेको छ काटेकोला बडीगार्ड गाउँपालिका र जैमिनी नगरपालिकाले सामुदायिक विद्यालयको प्राविधिक तहमा अध्ययनरत विद्यार्थीको लागि पालिकाले निशुल्क खाजाको व्यवस्थापन गरेका हुन् नेपाल सरकारले सशर्त अनुदानतर्फ बजेट विनियोजन गरेकोले पालिकाहरूले कार्यान्वयनमा ल्याएका हुन् गाउँपालिकाका सबै विद्यालयमा पुस एक गतेदेखि निशुल्क खाजा सुरु गरेको बडीगार्डका नगर शिक्षा अधिकृत प्रकाश बहादुर छेत्रीले जानकारी दिनुभयो विद्यालयमा पूर्ण रूपले जङ्क निषेध गर्ने विद्यालयहरूले जनाएका छन् स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा बालबालिकाहरूलाई उपलब्ध गराउन सरकारले प्रति विद्यार्थी प्रतिदिन पन्ध्र रुपियाँको दरले बजेटको व्यवस्था गरेको छ गाउँकै उत्पादनमा आधारित खाजा हुन्छ चमेना गृहमा बन्दै गरेको खाजा खाँदा विद्यार्थीले पाउँदा स्वास्थ्यको हिसाबले लाभदायक हुन्छ काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले भन्नुभयो ए यस कार्यक्रम व्यवस्थापनका लागि सशस्त्र सशस्त्र अनुदान सङ्घीय सरकारबाट स्थायी तहलाई उपलब्ध हुन्छ स्थानीय तहकै अगुवाई र समन्वयमा विद्यालयमा विद्यालय स्तरमा कार्यान्वयन गर्नुपर्ने हुन्छ स्थानीय तहभित्रका विद्यालयमा दिवा खाजा व्यवस्थापन जिम्मेवारी नगरपालिका वा गाउँपालिकामा रहने सामाजिक विकास समितिलाई हुनेछ यस कार्यका लागि उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा दस सदस्यीय स्थानीय तहको कार्यक्रम कार्यान्वयन संयन्त्र निर्माण गर्नुपर्ने सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका दुई हजार छ्यात्तरमा उल्लेख गरिएको छ चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङ खण्ड फराकिलो बनाउने काम अन्तिम चरणमा पुगेको छ आयोजनाको बागलुङ खण्ड अन्तर्गत बलुवा विमानस्थलदेखि जैमिनीको पालुङ खोलासम्मको सडक दस मिटर चौध बनाउने काम अस्सी प्रतिशत सकिएको हो कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ पन्ध्र गतेसम्म आयोजना हस्तान्तरण गर्ने गरी काम चलिरहेको जनाएको छ आयोजना निर्माणको जिम्मा लिएको सेनाले पछिल्लो समय अधिकांश स्थानमा भिर पहरा र चट्टान काटेर सडकलाई दस मिटर चौध बनाइरहेको छ बागलुङ खण्ड अन्तर्गतको मालढुङ्गा बलिवा विमानस्थलको स्थलसम्मको दस किलोमिटर सडक भने सेनाले गत वर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनाले हस्तान्तरण गरेको थियो बलिवा विमानस्थलदेखि केही अघि बाग्लुङ नगरपालिकामा पर्ने खण्डमा पर्खाल बनाउने र माटो पन्स्याउने काम मात्रै बाँकी छ प्रेमिनी नगरपालिकामा पर्ने सबै खण्डमा काम चलिरहेको छ कुनै अवरोध नभई जेठमा हामीले जिम्मेवारी हस्तान्तरण गर्छौ नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख रेशमिराज भट्टराईले भन्नुभयो चिसोमा काम गर्नेहरू कम पाइन्छन् तर हामी रोक हामीले रोक्ने छैनौँ बागलुङ खण्ड अन्तर्गत चौबिस किलोमिटर एक सय साठी मिटर सडक फराकिलो बनाउने काम चलिरहेको छ जैमिनी नगरपालिका वडा नम्बर आठ छिस्तीको बाँखोरमा बम विस्फोट गरेर चट्टान कटानको काम भइरहेको सर भट्टराईले बताउनुभयो केही ठाउँमा प्लास्टिकको काम काम प्लास्टिङको काम पनि बाँकी छ केही ठाउँमा वाल लगाउनु पर्नेछ उहाँले भन्नुभयो छिटपुट काम रहेकाले छिट्टै सकिन्छ भन्नेमा छ उक्त खण्डमा सबैभन्दा कठिन मानिएको जेमिनी नगरपालिका पाँचको भिर र वडा नम्बर छको काभ्रेको भिरमा चट्टान फोड्ने काम सकिएको भट्टराईले बताउनु भयो करिडोर फराकिलो फराकिलो भए पनि सुनौलीबाट पाल्पा गुल्मी बागलुङ म्याग्दी मुस्ताङ हुँदै कोरोला पुग्न सवारी साधनले सहज हुनेछ सेनाको निर्माण कार्यदलले बाग बागलुङ र गुल्मीको समेत समेत गरी अडतिस किलोमिटर सडक फराकिलो बनाउनको लागि सालो आर्थिक वर्षमा अठार करोड पच्चिस लाख रुपियाँमा जिम्मा पा जिम्मेवारी पाएको थियो भारतको सुनौली नाकाबाट चिनको स्वशासित क्षेत्र तिब्बतको कोरोला नाका जोड्ने तिन सय पैँचालिस किलोमिटर दूरीको यो करिडोर अहिलेसम्मको छोटो मार्ग भएको आयोजनाले जनाएको छ करिडोरको गुल्मी खण्डमा कालोपटेको काम समेत सुरु भएको छ दुई वर्ष अघि नै डिपिआर बनाएको बागलुङ रङ्गशालाको काम अझै सुरु भएको छैन बागलुङ नगरपालिका वार्ड नम्बर एकको बाङ्गेश्वर खेल मैदान र आसपासको जमिनमा रङ्गशाला बनाउने योजनासहित बनेको डिपिआरमा काम थालनी नभएको हो तत्कालीन जिल्ला खेलकुद विकास समितिको अगुवाईमा युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषदको बजेट परिचालन गरेर डिपिआर बनाइएको थियो सुविधा सम्पन्न रङ्गशाला प्याराफिट एथलेटिक्स र इन्डोर खेलका लागि वृहत योजनासहितको डिपिआर बनेको थियो थियो डिपिआरका लागि समितिले बिस लाख खर्चेको थियो डिपिआर अनुसारको काम गर्न पन्ध्र करोड चालिस लाख रुपियाँ खर्च हुने अनुमान गरिएको दुई वर्ष बित्यो त्यति बेलाको बजार मूल्य र जिल्ला दर रेटमा राखिएको लागत हरेक वर्ष बढ्दै जान्छ तत्कालीन समितिका अध्यक्ष धनबहादुर परियारले भन्नुभयो विकास समितिहरू खारेज भए अब सबै जिम्मा नगरपालिकामा छ बागलुङ नगरपालिकाका योजना तथा प्रशासकीय अधिकृत युक्त प्रसाद सुवेदीले नगरपालिकाले स्वामित्व लिएर रङ्गशाला निर्माण गर्ने बताउनु भन्नुभयो हाल भइरहेको मैदान बाहेक केही जमिन आवश्यक छ त्यसको प्रक्रिया पुर्याउने र सङ्घ तथा प्रदेशको बजेटको सायदारीमा बनाउँछौ सुवेदीले भन्नुभयो जमिनको व्यवस्थापन पछि काम सुरु हुनेछ समितिले बागलुङमै कवर्ड हल निर्माणका लागि तिस लाख दूरले बेसी खेल मैदान निर्माण गर्न बिस लाख मदन भण्डारी स्पोर्ट एकाडेमीका लागि बिस लाख बाङ्गेचौर खेल मैदान सम्याउन बिस लाख बजेट लगानी गरेको थियो लगानी हस्तान्तरण पछि समिति खारेजीमा परेको हो डिपिआर अनुसारको कबड हल बनेमा इन्डोर खेल सञ्चालन हुनेछ भने मैदानमा क्रिकेट फुटबल र अन्य खेलको अभ्यास र राष्ट्रिय प्रतियोगिता गर्न सकिन्छ तर गत वर्षदेखि नै सानातिना योजनाहरूमा मात्रै बजेट बाँडिएकोले ती योजना पनि पुरा नभएको परियारले बताउनुभयो सानातिना योजनामा काम पनि भएनन् ठुलो योजना सुरु पनि भएन उहाँले भन्नुभयो अझै पनि रङ्गशाला निर्माणमा चासो दिने काम भएको छैन बागलु नगरपालिकाले पनि पटक पटक रङ्गशालाबारे नीति तथा कार्यक्रममा समावेश गरेको थियो प्रदेश वा सङ्घीय बजेट परिचालन गर्ने विषयमा भने नगरपालिकाबाट ठोस पहल नभएको खेल क्षेत्रका अगुवाहरू बताउँछन् दुई वर्ष अघि ढोरबाट नगरपालिका वार्ड नम्बर दुई र निसिकोला गाउँपालिका वार्ड नम्बर दुईको भूभाग समेटिएको अर्नाकोटमा विमानस्थल निर्माणका लागि डिपिआर बनाए पनि त्यो समेत अहिलेसम्म निर्माणको थालनी भएको छैन बुर्तिबागदेखि अर्नाकोटसम्म पाँच किलोमिटर सडक स्तरीय बनाउन नगरपालिकाले लगानी गरे पनि विमानस्थलबारे चासो नभएको हो नागरिक उड्डयन प्राधिकरण समेत उक्त फाइल थन्क्या आएकोले काम अगाडि नबढेको स्थानीयको गुनासो छ यहाँको दुई सय उनासी रोपनी जमिन अधिग्रहण गर्नुपर्ने अध्ययनले देखाएको छ एयरपोर्ट सञ्चालन गर्न झन्डै एक सय घर सार्नु पर्दछ स्थानीयले आवा सहित केही झाडी भएको खण्ड फाँडेर भए पनि विमानस्थल बनाउन दिन सक्रियता देखाएका थिए राजनीतिक दलका नेताहरूले पनि चुनाव ताका विमानस्थलको नारा लगाएका थिए तर अहिलेसम्म काम हुने लक्ष्य नदेखिएको स्थानीय दोडा कुवरले बताउनुभयो नेपीपीठ खबरसँगै बिहान साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुन एकपटक वीरकोटमा सञ्चालित मुख्यमन्त्री वातावरण कृषि नमुना गाउँ कार्यक्रमको अनुगमन नागरिकका समस्या बुझ्न नगर प्रमुख गैरे वीरकोटमा अध्यक्ष खत्रीद्वारा एक लाख बढी सहयोग सहित गलको समाज जापानद्वारा एक करोड बराबरको कक्ष कोष निर्माण अभियान सञ्चालन जैमिनीमा विद्यालयमा खाजा उपलब्ध गराउँदा विद्यार्थी खुसी र कैरोड स्तरोन्नति धमाधम बागलुङ खण्ड फराकिलो बनाउने काम असी प्रतिशत सकियो बागलुङ रङ्गशालाको डिपिआर बन्यो अझै काम भएन खबर खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार